माया गर्ने भन्दा धोका दिने मायालु प्यारो हुन्छ साथ दिने भन्दा छाडी हिँड्ने मायालु प्यारो हुन्छ जति कराउ कुटौ पिटौ सही बस्ने भन्दा उल्टै भिड्ने मायालु प्यारो हुन्छ माया प्रेमको नियम यस्तै रहेछ सोधी खोज्ने भन्दा मर्ने पिर्ने मायालु प्यारो हुन्छ बुझ्न गाह्रो छ यो अनौठो खेललाई चोट सिउने भन्दा हृदय चिर्ने मायालु प्यारो हुन्छ हो चोट सिउने भन्दा हृदय चिर्ने मायालु प्यारो हुन्छ माया गर्ने भन्दा धोका दिने मायालु प्यारो हुन्छ साथ दिने भन्दा छाडी हिँड्ने मायालु प्यारो हुन्छ नमस्कार कार्यक्रम सम्झने मनको प्रतीक्षामा आफ्नो निन्द्रा देवीलाई थचिराखेर बसिराख्नुभएका सुनिराख्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा आज पनि उपस्थित भइसकेका छौँ तपाईँका तिनै मायाप्रेमका शब्दहरू लिएर तपाईँका तिनै बिछोड अनि मिलनका पत्रहरू लिएर उपस्थित भइसकेका छौँ यो रात्रि प्रहरमा तपाईँलाई न्यानो माया साथसाथै साहित्यिक अभिवादन कार्यक्रम सम्झने मन हरेक मङ्गलबार बिबिसी नेपाली सेवाको साँझ पखपछि सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज इन्टरनेट अनलाइनमा W W W dot radio unity dot com dot एनपीबाट देश तथा विदेशमा तपाईँ सुन्दै आउनु भएको छ र आज पनि तपाईँले सुनिराख्नु भएको छ आज पनि मलाई सदाको जस्तै सिसाको पर्दापारीबाट आफ्ना सृजनशील औँलाहरू चलाएर सासो गरिराख्नु भएको छ ललित बोहराजीले भने अनि म छु कार्यक्रम प्रस्तुता प्रकाश विषी अतीतका पलहरू डायरीमा तपाईँले पनि कैद गरेर राख्नु भएको छ होला अक्षरूपी पीडामा हो तपाईँका त्यही अक्षरूपी पीडालाई मैले आवाज दिएर तपाईँको अतीतको आवाज बन्ने प्रयास म गर्नेछु हुनसक्छ तपाईँसँग केही सुखका अनि केही दुःखका पलहरू ती पलहरूलाई तपाईँले डायरीका सेता पानाहरूमा कालो डटपेनले लेखेर राख्नु भएको छ होला ती डायरीमा ती पलहरूलाई राख्नु भएको छ होला ती कैद भएका अक्षरूपी पीडाहरूलाई म आवाज बनाउने छु म तपाईँको अतीतका अक्षरूपी पलहरूलाई अतीतसँग साइनो समधुर बनाउने हाम्रो प्रयास हो र अतीतलाई सम्झिएर हामी रुने होइन कि केही राम्रो पाठ सिकेर अगाडि बढ्नुपर्ने हुन्छ भनेर तपाईँलाई हौसला दिन म आइराख्ने गर्छु समाजमा तपाईँका अतीतका पलले केही सकारात्मक सन्देश दिनेछ पक्कै पनि या कि ती पलहरूले नकारात्मक सोच कसैमा पनि हुने छैन यस्ता यस्तै शब्दहरू लिएर यस्ता यस्तै माया प्रेमले अनि बिछोडले बोकिएका अक्षर रूपी पीडाहरूलाई लिएर आज पनि म तपाईँको आवाज बनाइसकेको छु यसै क्रममा आज मैले एउटा प्रेम कथा लिएर आएको छु जुन कथा सायद तपाईँको पनि अतीत हुनसक्छ म यो कथाको आवाज एकैछिनमा बन्ने नै छु तर यो कथा सुरु गर्नुभन्दा अगाडि कार्यक्रमको सुरुवात गरौँ यो समधुर साङ्गीतिक कोसेलीबाट छुट्ने कुरै कतै दुखाए मन छुट्ने कुरै गराना माछु बरु छेमा चित्त कतै दुखाए कि मन न खेमा मेरो मुटु मेरो प्राण तिमी मेरो सासमा छ ए प्रिय तिमी त मेरो जिन्दगानी हो छुट्ने कुरै नगरन माग्छु बरु क्षमा चिन्ता कतै दुखाए कि मन बुझेन मा ओइलिएर झर्न सक्छु आगो माथि पर्न सक्छु तिमीलाई पाउन मैले जे पनि गर्न सक्छु हो ओइलिएर झर्न सक्छु आगो माथि पर्न सक्छु तिमीलाई पाउन मैले जे पनि गर्न सक्छु सक्दिन म छुटिएर तिमी बिना एक्लै म लेख्न चाहन्छु कहानी यो नसा नसा माछ न तिमी मुटुमा धड्किन्छ ए प्रिय तिमी मेरो जिन्दगानी हो छुट्ने कुरै नगरन माग्छु बरु छेमा चिन्ता कतै दुखाए कि मन बुझेन केमा जब कसैको प्यारमा चुल्लुमा डुबिन्छ नि अनि संसार जतिको आभास हुँदो रहेछ हो म पनि पारको प्यारमा यसरी डुबेको थिएँ उनको त्यो समधुर बोलीले उनीतर्फ खिचेको धेरै भएको थिएन स्कुल लेभलको पढाइ सकेर म कलेज जोइन भएको थिएँ संयोग भनौँ या के भनौँ कलेजको पहिलो दिन नै उनीसँग परिचय भएको थियो त्यो दिनदेखि उनी र म असल साथी भयौँ कहिले हामी कपीसम्म हुन्थ्यौँ त कहिले पार्कमा असल साथीबाट हामीलाई प्रेमी प्रेमिका बन्न समय नै लागेन उमेर नै यस्तै भएर होला विपरीत लिङ्गप्रतिको आकर्षण समयको यो बहाव कति चाँडै बहँदो रहेछ कति छिट्टै बितेको होला यो समय सायद मायाभन्दा ठुलो केही छैन जस्तो लाग्ने ती पलहरूमा रमिरहन मन लाग्ने ती एकान्त ठाउँहरूमा हाम्रो प्रेम यसरी जागिँदै थियो तर हामीले हाम्रो भविष्यलाई भने भुलेका थिएनौँ पढाइ निरन्तर चलिरहेकै थियो हामीले कक्षा बाह्रको परीक्षा दिएर बसेका थियौँ हाम्रो मायाको सुबास अलिअलि हावामा मिसिँदै पारुको घरसम्म पुगेको रहेछ पारुलाई घरमा आमा बुबाले धेरै गाली गरेछन् म के नै गर्न सक्थेँ त्यो बेलामा हाम्रो त्यो फुल सरह फुलिरहेको मायाको बाधक बाधक थियो मेरो जात म सानो जात अझ स्पष्ट भनौँ भने कथित ब्राह्मणहरूबाट हेपिएको म सानो जात मैले छोएको पानी कसैलाई नचल्ने यसलाई म मेटो कसरी यसलाई म मेटो सीताको थोपा हो म सीताको थोपा हो म मन दलितको छोरा पुर्खाले मेरो लालटमा दलितको ट्याग झुन्ड्याइदिएको छ वा परापूर्वकालदेखि चलिआएको रित मैले सेको लुगा लगाउने र मैले गल्तीले छोएको चिजवस्तुलाई सुनपानी छर्केर चुखो हुने क्या गजब दासोत्व चलन कति ठुला जात समाजका भनाउताहरूको शोषणले थिचिएको हो म तपाईँ सुन्दै जानुहोस् आज म दिल खोलेर सुनाउँछु पारुको प्रेममा पौडिरहेको यो प्रेमले कसरी कथित ब्राह्मणकी छोरीलाई बिहे गर्न के के सङ्घर्ष गर्छ सुन्दै जानुस् म दिल खुलेर सुनाउँछु यो जातीय विभेदले थिचिएको किचिएको अनि गहुँसँगै घोन पिसिन्छ नि हो त्यसरी नै पिसिएको हो म म दलित गरिब अनि पीडित पारु सम्पन्न घरकी एक्लै छोरी सानो ठुलो जात अनि धनी गरिबको यो जालोमा नराम्रोसँग फस्यो हाम्रो माया म चाहन्थेँ समानता होस् सबै जात जातिबीच छुवाछुत अनि पुरानो सोचले ग्रसित हाम्रो समाजबाट हटिदियोस् र हाम्रो फुल सलह फुलिरहेको यो प्रेममा कोही बाधक नभइदियोस् तर यो सम्भव थिएन कुनै सम्भव नदेखेपछि म सर्वहाराको पक्ष लिएर दुखी गरिब जनता अनि पीडित नारीको हकितको लागि हतियार उठाएको तत्कालीन विद्रोही उपमा भइरहेको माओवादी पार्टीमा प्रवेश गरे गरे त केवल हाम्रो प्रेममा कोही बाधक नभइदियोस् भनेर अब म पनि सर्वहाराको पक्षमा उभिए हातमा हात काँधमा काँध मिलाएर मलाई सुरुमै एउटा सेक्सन हेर्न जिम्मा दिइयो अब म एउटा साधारण गरिब दलितको छोरा मात्र रहेन एउटा सेक्सन हेर्ने सेक्सन कमान्डर भए युद्ध उत्कर्षणमा थियो मार्ने र मर्ने खेल यसरी चलेको थियो कि मान्छेहरूबाट मान्छे त्रसित र भयभीत हुन्थे तर म भने मान्छे मार्ने उद्देश्यले होइन यो जातभात र छुवाछुतले जगडिएको समाजलाई परिवर्तन गर्न मैले युद्धको बाटो रोचेको थिएँ पारुसँगै सल्लाह गरेर मैले युद्धको बाटो रोजे पारूलाई अपनाउन क्रान्तिको बाटो रोजे घर छाड्नुको अघिल्लो रात पारुले आफ्नो टाउको मेरो काँधमा राखेर भनेकी थिए सुभाष हाम्रो प्रेम यो समाजले स्वीकार गर्दैन हाम्रो प्रेमलाई सफल बनाउन अब हामीले क्रान्तिको बाटो रोज्नै पर्छ तिमी जाऊ केही समयपछि म पनि तिमीसँगै आउनेछु क्रान्ति क्रान्तिमा नै बिहे गरौँला र यो समाजलाई र यो समाजमा एउटा नमुना जोडी बनाउँला पारुलाई अपनाउने सपना बोकेर म घर छोडेको महिनौ दिन भयो वर्ष बिते अक्रान्त परिवेशले पारुसँगको दूरी बढेर गयो थुप्रै लडाइँहरूको अग्रमोर्चाको भूमिका निर्वाह गरेपछि म एकैचोटि प्लाटुन कमान्डरको जिम्मेवारीमा पुगेँ दूरी नै बढ्यो पनि पारोप्रतिको प्रेममा भने भरे पनि कम भएको थिएन कम होस् पनि कसरी जसलाई आफ्नो बनाउनुको लागि मैले युद्धको बाटो रोजेको छु त्यसै प्रतिको माया कसरी कम हुन्थ्यो मबाट लामो समयपछि मेरो नाममा पारुको पत्र आयो उस्तै शिष्टता र प्रेम बुनेर पठाएको पत्र थियो प्रिय पारु जनताको दुःखको जीवनलाई बदल महासमरमा साथ दिने तिम्रो प्रतिबद्धतालाई सलाम पत्र पाएपछि खाना खाँदैछौ भने खाना खाएर हात धोइसकेपछि हात नचिसिँदै भए पनि त्यहाँको स्थानीय कार्यकर्ताको सम्पर्क हुँदै यो महासमरमा म र तिमी एक बहादुर प्रेमिका हुनेछौ तिमीसँग छिट्टै भेट्ने आशासहित यो पत्रमा यति नै छोटो बेहोरासहितको पत्र पारुको नाममा पठाए युद्ध उत्कर्षणमा थियो पत्र पाएपछि पारुले घर छाडिन् भन्ने कुरा मैले थाहा पाएँ खुसीको सीमा नै रहेन अब पारुसँग जनवादी बिहे छिट्टै हुन्छ भन्ने विश्वासले म ढुक्क बनिरहे तर तर पारुले घर छाडे पनि हाम्रो भेट भने लामो सम लामो समयसम्म हुन सकेन म म्याग्दी लडाइँको मोर्चामा सामेल भएँ र लडाइँमा मेरो खुट्टामा गोली लाग्यो म घाइते भएँ त्यो घाइते खुट्टाको कारणले मैले केही दिन बाहिर जान सकिनँ त्यही ओछ्यानमा भएको बेला पारोको पत्र आयो पत्रमा यस्तो लेखिएको थियो कि सुभाष मलाई माफ गरिदेऊ म बटालिएन कमान्डर पाहाडको प्रेममा दुश्मनको पन्चामा परेको बेला आफू लडेरै भए पनि नछुटेर मलाई पहाडले जीवन उपहार दिए र त्यसको सट्टामा मैले पहाडलाई प्रेम दिएँ तिमी पनि सुन्दर छौ अरू नै पाइहाल्छौ आफ्नो जिन्दगीलाई नयाँ प्रेमबाट सुरु गर युद्धको लडाइँमा लागेको गोलीको पीडा के पीडा थियो तर पारुले दिएको धोकाको पीडा झन् गहिरो गरेर दुख्यो म दुखी रहे जुन प्रेम प्राप्तिको लागि घर र समाज छोडे आफन्तहरूसँगको नाता तोडे तर त्यही प्रेम मेरो आज हुन सकेन धेरै समयको पीडापछि म होसमा आएँ पारु र पहाड बिचको जनवादी बिहे भएको खबर सुनेँ जातपात र छुवाछुतको विभेद देखे अन्त गर्न हिँडेकी तिम्रो मनबाट जातको विभेद हड्न सकेको रहेनछ उच्च जात नै रोजेछौ पारू वा उच्च जात नै रोजेछौ पत्र लेखे तर पठाउन मन लागेन खै किन हो युद्धलाई शान्ति प्रक्रियामा अवतरण गरियो र युद्ध लड्ने हामीहरू स्थायी शिविरमा कैद गरियौँ केही वर्ष स्थायी शिविरको बसाएपछि सेना समायोजनको प्रक्रिया अगाडि बढाइयो पहाड नेपाली सेनाको मेजर भयो भने पारो अवकाश निस्किन् मेरो गोली लागेको घाइते खुट्टाको कारणले गर्दा समायोजन हुने बाटो बन्द भयो र केही लाख लिएर म अवकाश निस्किएपछि धेरै समय बेरोजगार भएर बसे देशमा रोजगारको वातावरण थिएन युद्धमा त्यसरी ज्यान जोखिममा राखेर रगत बगाउने हामीहरू अयोग्य भएर बाहिर फालियौँ पारको बिहेको खबरपछि उनीसँग कहिले भेट भएन देशमा गरिखाने वातावरण केही नभएपछि विदेश नै निर्णय गरे साउदीको भिसा लगाए न त मैले जोगाएर राखेको मेरो प्रेम आफ्नो भयो न त जातपात छुवाछुतको अन्त्य त्यति धेरै बलिदानी र मेरो प्रेम सबै खेर गयो अहिले खुट्टामा लागेको गोलीसहितको घाइते शरीर साउदीको पराय भूमिमा चौकीदारी गरिरहेको छु हेर्न मन लाग्छ पारुलाई कहिलेकाहीँ फेसबुकमा साथी नभए पनि सर्च लिस्टको पहिलो नाममा पारुको नाम नै छ अहिले पारु बच्चा कि आमा भएकी छन् भने मेजर पहाडकी श्रीमती कुनै बेला कि मेरी पारु कुनै बेलाको मेरो प्रेम हाय विकत यही थियो मेरो युद्धको अधुरो प्रेम हो यही थियो मेरो युद्धको अधुरो प्रेम को छ हाम्रो समाजमा माया प्रेम गरिन्छ नचाहँदा नचाहँदै माया प्रेमलाई हामीले छोड्नुपर्ने बाध्यता हुन्छ या त्यो जातको कारणले होस् या त्यो सम्पत्तिको कारणले अहिलेसम्म पनि हाम्रो समाजमा यस्ता जात धनी गरिबका कुराहरू यथावत नै छन् त्योभन्दा पनि अहिले हाम्रो समाजमा जुन भेदभाव छ तपाईँले अगाडि कथामा पनि सुन्न सक्नु भएको छ एउटा प्रेमीले आफ्नो प्रेमिकालाई पाउनुको लागि कतिको सङ्घर्ष गर्छ तर पनि प्रेमिकाले छुटेर नै जान्छ यस्तो समस्या अहिले पनि हाम्रो समाजमा छ यस्तै भाव समेटिएको पत्र हामीले वाचन गरेका थियौँ अर्को साता पनि हामी यस्तै पत्रहरू लिएर तपाईँको माझमा आउने नै छौँ यदि तपाईँका पनि यस्ता पत्रहरू छन् भने हामीलाई पठाउन सक्नुहुनेछ त्यसको लागि हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलुङ्गा डडेलधुरा यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेलबाट पनि आफ्नो पत्रहरू पठाउन सक्नुहुनेछ इमेल ठेगाना हो info dot radio unity at the rate gmail dot com त्यसमा र मेरो व्यक्तिगत जिमेलमा पनि तपाईँले पठाउन सक्नुहुनेछ मेरो व्यक्तिगत जिमेल रहेको छ BC Prakash zero one two three at the rate gmail dot com यसमा तपाईँले पत्र पठाउनुभयो भने आउँदो मङ्गलबार म तपाईँको पत्रलाई स्थान दिने नै छु र यति बेलासम्म मेरो यो आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेट र इन्टरनेटसम्म पुर्याउन सासु गर्नुभयो प्राविधिक मित्र ललित बोहराजीलाई पनि विशेष धन्यवाद दिँदै अन्तमा कोही मित्र औषधि सेवन गर्दै हुनुहुन्छ भने औषधि खान नभुल्नुहोला काम विशेषले बाहिरतिर जाँदै हुनुहुन्छ भने उज्यालोको साथमा जानुहोला चिसोको समय छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला रातिको समय छ झ्याल ढोका बन्द गरेर सोध्नुहोला भन्दै अर्को हप्ता पुनः भेट्ने बाचा गर्दै म बोल्ने मान्छे प्रकाश विश्व पनि आजको बसाइबाट बिदा हुन्छु हवस् त नमस्कार शुभरात्रि शुभ साथी को दुईटा बाटो फाट्यो एउटा बाटो पर देश अर्को घर देश परदेशी र घर देशीको कहिले होला भेटा बिछोडाको कालो तिले काट्नु मनै काट्यो बाटोको दुइटा बाटो फाट्यो हेलो अँ सरलाई पुरा गीत गाउने मुड चलिरहेछ ए हस् हस् मरुभूमि सपनाको खेती जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो कुन बाटोले धिर लान्छ सुखका दिन पाउने हो कि बिर बिर तान्छ आशा जानेहरू लास बनियो कोही कसो दिन फिर्छन् कोहीले पाउनु दुःख पाउँछन् बिछोडको करुतीले काट्नु मने काट्यो जाँदा जाँदै मूल बाटोको बेटा बाटो फाट्यो छोराको उतिले काट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो एउटा बाटो पर देश अर्को घर देश परदेशी र घर देशीको कहिले होला भेटा छोराको दिले काट्नु भने काट्यो जाँदा जाँदै मूल बाटोको